सोच लक्ष्य छ निश्चित गन्तव्य छ सत्य छ निर्विक छ मनमा विश्वास छ गीत छ सङ्गीत छ उत्साहको रङ्ग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो भिजन रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज नमस्कार हरेक सिजन रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई साप्ताहिक कार्यक्रम स्पर्शमा प्राविधिक कक्षबाट कविताजीसँगै म कार्यक्रम प्रस्तुता पर्वत स्पर्शको हार्दिक स्वागत छ तपाईँ हामीलाई रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्स इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी अनि हाम्रो पात्र एप्लिकेसनभित्र रेडियोभिजन सर्च गरेर संसारको जुनसुकै कुनामा रहेर एकैसाथ सुनिरहनु भएको छ तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने पनि तपाईँले विभिन्न माध्यमबाट डाउनलोड गरेर सुन्न सक्नुहुन्छ हामी प्रत्येक हप्ता कार्यक्रमको फेसबुक पेज स्पर्शमा हामीले राखेको लिङ्कमा क्लिक गरेर तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot com Nepali audio book android एप्लिकेसनभित्र पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू प्राप्त गर्न सक्नुहुनेछ तपाईँले विभिन्न माध्यमहरूबाट डाउनलोड गरेर तपाईँसँगै राखेर चाहेको बेला अनि भ्याएको बेला सुन्न सक्नुहुनेछ हामी कार्यक्रम स्पर्शमा विभिन्न साहित्यकारहरूका उत्कृष्ट गद्य सामग्रीहरूको वाचन मार्फत तपाईँहरूको मन मस्तिष्कलाई स्पर्श गराउने प्रयास गर्ने गर्छौँ अझ भनौँ तपाईँहरूको यो रात्रिकालीन बसाइलाई सुमथुर अनि भावनामय बनाउने प्रयास गर्ने गर्छौँ जस अन्तर्गत विगतकै श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज पन्ध्रौँ श्रृङ्खलाको वाचन हो पन्ध्रौँ श्रृङ्खलाको वाचन हामी उपन्यास अर्थको दुई सय आठ पृष्ठबाट अब सुरु गर्छौँ दिज्यू भन्न त चाहन्थिनँ म तर फेरि यहीँ डरले भन्ने बाध्य भएको छु कि अहिले नभन्दा कहीँ धेरै ढिलो हुने त होइन मिता मिताको छाँटकाँट एक दिन मैले क्यान्टिन रेस्टुरेन्टबाट निस्कँदै गरेको भेटेको थिएँ पछि सम्झाएँ पनि कि यसरी कसैसँग अब के भनौँ तर सम्झनुको साटो उता झन् दुईपटक त मेरो चिनेको मान्छेले डिस्कोमा देखेको भन्दै थियो डिस्कोमा मैले हाहाकारपूर्ण स्वरमा भने मिता डिस्कोमा होइन होला तपाईँले चिनेको मान्छेले अरू नै कसैलाई दिजु प्लिज प्रभाकरले कोमल स्वरमा भन्यो हजुर शान्त हुनुहोस् मलाई थाहा छ यो सब सुनेर हजुरलाई कस्तो लागिरहेको छ तर सत्य यही हो त्यो मान्छेले हजुरलाई मात्र होइन पुरा परिवारलाई राम्ररी चिन्छ हजुरको सम्मान गर्छ त्यसैले नै उसले मलाई मितालाई सम्झाउन भन्यो तर मिता मैले भनेर सम्झिन्छन् जस्तो लागेन त्यसैले हे भगवान् कृष्णकान्तको छोरी डिस्कोमा त्यति बेला बा नमर्नु भएको भए आज यो सुनेर त पक्कै मर्नुहुन्थ्यो कहाँ त्रुटि भयो मबाट केमा कमी राखेको थिएँ मैले यिनीहरूको रेखदेखमा र आज मैले यो सब सुन्नु देख्नु परिरहेको छ नचाहँदा नचाहँदै पनि प्रभाकरकै अगाडि मेरो रुवाई फुट्यो म त्यसरी धैर्य छोडेर रुन सुरु गरेको देखेर प्रभाकर पनि आत्तियो ऊ मलाई सम्झाउने कोसिस गरिरह्यो देखने के वास्ते के गरौँ म मैले आँसु पुस्दै हताश स्वरमा भने एउटा दुश्चिन्ताले छोडेको हुँदैन कि अर्को मुख बाहिर अगाडि उभिन आउँछ के गरौँ मैले त कुनै कसर छोडेकी छैन तर किन यी समस्याहरूले मलाई पछ्याइरहन्छ हे ईश्वर जिन्दगीले अझै कस्तो कस्तो दिन देखाउने हो मलाई मेरो स्वरको आर्द्र आर्द्रताले प्रभाकरको पनि आँखा रसायो उसले मलाई सान्त्वना दिन खोज्दै भन्यो अझैसम्म केही बिग्रिएको छैन हजुरले त्यति धेरै चिन्ता पनि लिनु पर्दैन अझै म त समस्याको समाधान पनि लिएर आएको छु समाधान कस्तो समाधान मिताको लागि एक ठाउँबाट कुरा आएको छ घर परिवार खासै नभए पनि केटा र परिस्थिति हाम्रो अनुकूल छ त्यसैले पनि मतलब हेर्नुहोस् देज्यू प्रभाकरले मलाई सम्झाउन खोज्दै भन्यो मितालाई सम्झाएर केही होला जस्तो मलाई त लाग्दैन यसै छोडेर पनि सङ्घारबाट बाहिर निस्कन तत्पर कदमलाई सही दिशा दिन सकेन भने त्यो कदम बहकिन पनि सक्छ त्यसैले यो सही समय हो यो बेला हामीले मिताको विवाह गरिदिनु उसलाई दिशा दिनु हो पढाइ के त के ऊ बिहेपछि पनि आफ्नो पढाइ पुरा गर्न सक्छ अनि बिस वर्ष कुनै सानो उमेर पनि त हुँदैन विवाहको लागि तर तर केटा त्यही त भन्दैछु म मेरो एउटा साथी छ मेरै कार्यालयमा सँगै काम गर्ने घर झापा हो पारिवारिक स्थिति त्यति राम्रो होला जस्तो त छैन तर उसको भाइ अस्ट्रेलियाबाट आएको छ बिहे गर्न भनेर केटा राम्रो छ अनि अस्ट्रेलियामा पर्मानेन्ट रेसिडेन्ट पनि हो यदि उसँग मिताको विवाह भयो भने मिताको यहाँको सङ्गत त छुट्छ नै ऊ यो ठाउँबाट टाढा हुन्छ र यो मिताको लागि मात्र होइन हामी सबैको लागि ठिक पनि हुन्छ सायद तर प्रभाकर यसरी अचानकै त्यति टाढा दिज्यू नजिकै राखेर उसको बिग्रेको फुटेको भाग्यमाथि रुनुभन्दा टाढा पठाएर उसको यादमा रुनु धेरै राम्रो होइन र उसले बिस्तारै भन्यो मैले निहालेर उसलाई हेरेँ कति सही भनिरहेको थियो ऊ ठिक छ मैले निश्चयात्मक स्वरमा भने तपाईँलाई त्यति नै विश्वास छ भने मलाई केही भन्नु छैन तर केटा के गर्छ अस्ट्रेलियामा कहीँ अरूहरूले चाहिँ त्यहाँको रेस्टुरेन्टमा भाँडा माझेर यहाँ आउँदा आफूलाई रेस्टुरेन्टको मालिक भनेर गफ दिने त होइन होइन होइन प्रभाकरले मेरो कुरा बिचमै काटेर भन्यो ऊ त इन्जिनियर हो त्यहाँको गभर्मेन्टकै टेलिफोन कम्पनीमा काम गर्छ कति कमाउँछ त्यो त मलाई पनि राम्रोसँग थाहा छैन तर काम इज्जतकै गर्छ मलाई त्यो थाहा छ दिज्यू उनीहरूको यहाँ काठमाडौँमा घर छैन डेरामा बस्छन् यदि विवाह भएको खण्डमा विवाहमा थुप्रै चिजको अपेक्षा पनि गर्नेछन् तर यति सब हुँदाहुँदै पनि केटा पढे लेखेको छ असल छ मलाई थाहा भएसम्म कुनै कुलतमा लागेको छैन हामीलाई त्यति नै भइपुग्छ तर कुरा कसरी गर्ने उनीहरूसँग मैले भने त्यही त भनेको देज्यू उनीहरू आफै इच्छुक छन् यो सम्बन्धको लागि पङ्कजले नै केटाको दाईले नै कुरा गरेको थियो मसँग अनि उनीहरू धेरै समय कुर्न पनि सक्दैनन् जुन हाम्रो लागि फाइदाजनक नै हुनेछ परिवेश दुई महिनाको लागि मात्र आएको हो त्यसैले विवाह जति छिटो भयो त्यति नै उसलाई कागजपत्र मिलाएर भेस्साको लागि अप्लाई गर्न समय हुन्छ त्यसैले त्यो सब त भयो तर दिज्यू हजुर चिन्ता नगर्नुहोस् प्रभाकरले पटाक्षेप गर्दै भन्यो म पङ्कजसँग कुरा गरेर हजुरलाई खबर गर्छु तर दिज्यू यदि कुरा पक्का भयो भने हामीसँग एकदमै कम समय बस्नेछ तयारीको लागि के हामी सक्छौँ सम्हाल्न अर्को कुनै विकल्प छ र हामीसँग मैले उदास स्वरमा भने प्रभाकर मसँग जोडिएका हरेक सम्बन्धले मलाई सधैँ त्यस्तै ठाउँमा ल्याएर उभ्याएको छ जहाँ कुनै विकल्प रहेको हुँदैन त्यसपछि प्रभाकरले केही भन्न सकेन प्रभाकर गएपछि पनि म त्यत्तिकै छटपटाइरहेँ दिन त्यसै बित्यो साँझ प्रभाकरले फोन गरेर उसको साथीहरू शनिबार मितालाई हेर्न आउने कुरा सुनायो म भगवान्सँग प्रार्थना गरिरहेँ कि उनीहरूले मितालाई मन पराइदिउन् आज बल्ल बिहिबार थियो मेरो लागि शनिबारको प्रत्यक्ष मानव प्रलयकी परीक्षा थियो की जलवा और हमें काफर म कार्यालयमा बसिरहन नसकेर छटपटाउँदै नेपाल सरको घर गएँ त्यहाँ मैले म्यामलाई शनिबार मितालाई केटाहरू हेर्न आउने कुरा सुनाउँदा नसुनाउँदै म्यामले आश्चर्यपूर्वक भन्नुभयो कस्तो अचम्म म पनि बिहेकै कुरा सोच्दै थिएँ तर मिताको होइन तिम्रो बिहे अनि मेरो मैले उदास स्वरमा भने आदि आदि मेरो हातको विवाहको रेखा त बाले जाँदा जाँदै पुसेर जानुभयो यी बाँकी रहेको रेखाहरूमा सिवाय जिम्मेवारी र एक्लोपन बाहेक अरू केही छैन मैले उहाँतिर आफ्नो हात देखाएँ उहाँले मेरो दुवै हात थामेर तिनलाई चुम्दै स्वरमा भन्नुभयो कुनै पनि बाबुआमा त्यस्ता हुँदैनन् जसले आफ्नो सन्तानको हातबाट विवाहको रेखा पुछिदिउन् हुनसक्छ तिम्रो सङ्घर्ष र जिम्मेवारीले यिनलाई केही धमिल्याइदिएको छ तर म यी हातहरूलाई अरू कसैको हातमा सुम्पेर यी रेखाहरूलाई प्रष्ट गर्न चाहन्छु तर म त जिया धेरै भयो तिमीले अरूको लागि बाँचेको अब म चाहन्छु कि तिमी आफ्नो लागि बाँचिहेर मलाई यही जीवन जिउने बानी परिसकेको छ अब म साथ र साथीको कामना त के कल्पना पनि गर्न चाहन्न बहिनीहरूको स्वार्थ र आमाको पागलपनसँग जुत्दा जुत्दै मेरो परिधि यति साँगुरिएको छ कि अब यहाँ अर्को कोही अटाउन सक्दैन त्यसो नभन जिया बेटा तिम्रो परिधि जति नै साँगुरिएको होस् तर माया गर्ने मान्छेको अस्तित्व त्यहाँ अटेकै हुन्छ माया गर्ने मान्छे मैले सजग हुँदै सोधेँ को माया गर्ने मान्छे विनित विनित म आएर उठेँ कसले भन्यो तपाईँलाई विनितले कसले भन्नुपर्छ उसको आँखामा हरपल छछल्किने तिमीप्रतिको अपनत्वको भाव देखेर जसले पनि अनुमान लगाउन सक्छ कि ऊ तिमीलाई कति चाहन्छ तर जिया विवाहको प्रस्ताव उसको होइन बिद्रा सरको हो बिचरा विनितलाई त थाहा पनि छैन कि तर आदि बिद्रा सरले कसरी तिमी मानु नमान तर उहाँलाई थाहा छ कि तिम्रो नामको पछाडि जे लेखिए पनि you belongings to us you belongings to Aadesh and Aditi Nepal part of the earth family त्यसैले सायद अभिभावक मानेर उहाँले म समक्ष यो प्रस्ताव राख्नुभयो तर यदि तिमीले नराम्रो लागेको भए होइन होइन मैले काँतर स्वरमा भने त्यस्तो नभन्नुहोस् यो नामभन्दा पछाडि त जियाकान्तको अस्तित्व कहीँ छैन म त खालि यहीँ भन्न चाहन्थेँ कि म विवाह गर्दिनँ म तर किन कहीँ यो डरले त होइन कि तिम्रो विवाहपछि तिम्रो आमा र बहिनीको जिम्मेवारी निभाउने कोही हुने छैन यदि तिमी यस्तो सोचिरहेकी छौ भने गलत सोचिरहेकी छौ जिया अब जमाना त्यो रहेन कि विवाह सकियो अनि छोरीको आमा बाबुको घरसँगको सम्बन्ध पनि अब त विवाहपछि पनि छोरी जोडिरहन सक्छ त्यो घरसँग जसले उसलाई ऊ हुनुको बोध गरायो तिमी विवाहपछि पनि यो घर परिवारको जिम्मेवारी उठाउन सक्छौ अनि यसमा विनितले तिमीलाई साथ दिनेछ म त सधैँ छँदैछु तिमीसँग भने अरू के को चिन्ता मिताको सँगसँगै तिम्रो पनि प्लिज म बिहे गर्नै चाहन्न अझै म त बिहेको बारेमा सोच्नै चाहन्न मलाई न कर नगर्नु बिन्ती किन यसपटक उहाँले मलाई निहालेर हेर्दै सोध्नुभयो किन सोच्न चाहन्नौ तिमी विवाहको बारेमा तिम्रो उमेरमा त केटीहरूको आँखामा यहीँ नै एउटा सपना यस्तो हुन्छ जसलाई देखेर पल पल बाँचिरहेका हुन्छन् उनीहरू भने मेरो र मेरो उमेरका अरू केटीहरूमा धेरै फरक छ मैले बिस्तारै भने अरू अरूले चाहिँ म ती सपनाहरू देख्नै सक्दिनँ जसमा केवल म र मेरो चाहनाहरू मात्र बाँचेका हुन्छन् मेरो आँखामा यति दारुण र विवश पलहरू जमिसकेका छन् कि यिनलाई छिछोलेर कुनै रङ्गीन सपनाले चिहाउनै सक्दैन म चाहँदा पनि चाहन्न कुनै रङ्गीन सपना सचाउन बस यी जिम्मेवारीबाट मुक्त हुन सकौँ बालाई दिएको वचन निभाउन सकौँ म सोच्नेछु मेरा सारा सपनाहरू पुरा भए त्यो पनि जसलाई मैले कहिले देख्ने साहस गर्न सकिनँ है तेरे नैना देखो ना देखो ना तेरे मेरे मिलन की ये रहना जिया मलाई एउटा प्रश्नको उत्तर देऊ त्यसो भए बिहे नै गरिदिनु या विनितसँग बिहे गरिदिनु उहाँले मेरो आँखामा हेर्दै सोध्नुभयो मलाई झलक्क जैनको याद आयो विनितको ठाउँमा यदि जैन भएको भए पनि म नाइ भन्थेँ त मैले आफैसँग सोधेँ म्यामले भने चाहिँ जिम्मेवारी त म विवाहपछि पनि निभाउन सक्छु भने के बाहना हुन्थ्यो मसँग जैनलाई नाइ भन्ने यदि यो प्रस्ताव जैनको भए म नाइ नै किन भन्थेँ र तर अब कहाँ थियो जैन मेरो जिन्दगीमा जब थियो त तब तब त मैले उसको कुनै खोज खबर राखिनँ भने अब त ऊ स्वेच्छाले अरू कसैको जिन्दगीको परिधिमा समेटिसकेको थियो मेरो यादहरूलाई कहीँ पछाडि छोडेर फेरि किन म यो विवाहको लागि नाइ भनिरहेथेँ मैले बुझ्न सकिनँ तिमीले मेरो प्रश्नको उत्तर दिइनौ म्यामले सोध्नुभयो कुन प्रश्नको मैले उहाँको आँखामा हेर्नबाट बस्दै भने उत्तर दिन चाहन्नौ मैले बुझेँ तर किन विनित जस्तो सुन्दर शिक्षित र संस्कारी युवकसँग विवाह गर्दिन भन्नुको कुनै ठोस कारण हुन्छ मलाई थाहा छ तिम्रो जिम्मेवारीको बारेमा तर म यसलाई कुनै पनि हालतमा तिम्रो नाइ भन्नुको कारण मान्दिनँ अब भन किन तिमी चाहँदैनौ बिहे गर्न या तिम्रो जिन्दगीमा अरू नै कोही छ जोसँग कोही छैन मैले हतार हतार उहाँको कुरालाई बिचैमा काटेर भने कोही छैन कुनै पनि सम्बन्धलाई फस्टाउन जोडिरहन समय दिन सक्नुपर्छ तर मसँग समय नै कहाँ छ र मेरो जीवनसँग त्यो बाँधिएका छन् उनीहरूलाई त पर्याप्त समय दिन सकिरहेकी छैन भने त्यसैले नै सायद उनीहरूसँग म जोडिन सकेको छैनन् भने अरू को हुनसक्छ मेरो जिन्दगीमा म त बस किन किन त जिया यो जुन तिम्रो आँखामा अरूको लागि अनगिन्ती सपनाहरू फुल्छन् त्यहाँ यो दुईवटा सपना आफ्नो लागि पनि फुल्न देऊ आफ्नो लागि पनि बाँचेर हेर हाँस्न नसके पनि मुस्कुराएर हेर यसरी कहीँ तिमी अलिकति पनि खुसी हुन सक्यौ भने माथि सायद आदिको आत्माले शान्ति पाउनेछ आदि मेरो स्वर थरथरायो थाहा छ तिमीलाई विनित त आदेशलाई पनि मन परेको थियो सधैँ भन्थ्यो यिनीहरूको विवाह त म यति धुमधामसँग गराउँछु कि सारा सहर स्तब्ध हुनेछ तर बिचराको सपना आँखाबाट उत्रेर वास्तविकतामा ढल्नै पाएन त्यसैले पनि म चाहन्छु कि तिमी बिहे गर विनितसँग नसही अरू कसैसँग गर म तिम्रो कन्यादान गरेर आदेशको अनि मेरो सपना पुरा गर्न चाहन्छु तिम्रो कोखबाट जन्मेको सन्तानलाई आदेश नाम दिएर यो नामलाई जीवित राख्न चाहन्छु आदि मैले हात बढाएर उहाँको हात थामेँ उहाँ टाउको झुकाएर अवरुद्ध स्वरमा भनिरहनु भयो हेर न जिया कुनै बेला यस्तो थियो जब आँखामा कुनै सपना नै थिएनन् जब सपनाहरू फुले आँखामा विधाताले ती आँखाहरू समयभन्दा पहिले बन्द गरिदिए आज सोच्न बस्दा लाग्छ आदिसँग यति छोटो समय थियो त्यसैले नै उसले त्यति धेरै सपना देख्न भ्यायो कति छटपटाउँदो होला जिया ऊमाथि आफ्नो अपुरो सपनाहरूलाई लिएर उहाँ केही बेर अडिनु भयो आँसु पुस्नुभयो अनि टाउको उठाएर मेरो आँखामा हेरेर भन्नुभयो म उसको त्यो छटपट्टि मेट्न चाहन्छु उसको आत्मालाई शान्ति दिन चाहन्छु उसका ती अधुरा सपनाहरू पुरा गरेर तर यो सब गर्नको लागि मलाई तिम्रो साथ चाहिन्छ जिया के तिमी साथ दिन्छौ मलाई एकै क्षणको लागि म्यामको हात थामिरहेका मेरा हातहरू खुकुलो भए तर फेरि मैले ती हातहरूलाई दरोसँग थामेर दृढ स्वरमा भने दिन्छु मेरो स्वरको लागि मैले यति पनि गर्न सकिनँ भने धिक्कार छ मलाई मेरो लागि अनगिन्ती सपना बोकेर बन्द भएका ती आँखाहरूको सम्मानमा त म बाँच्नै छोडिदिन सक्छु भने तपाईँ त मलाई सपना र खुसी दिने कोसिस गर्दै हुनुहुन्छ म तपाईँले भनेका सबै चिज मान्छु तर मलाई सोच्नलाई समय चाहिन्छ टेक योर टाइम यसै पनि जिया सानोभन्दा सानो निर्णयको लागि समय चाहिन्छ भने यति ठुलो निर्णय गर्न त मानिसले सोचविचार गर्नैपर्छ तिमी निर्णय गर जोसँग गर तर विवाह गर्ने निर्णय गर जिया किनकि जीवन हामीले सोचे जस्तो कदापि छैन यहाँ कति बेला के हुन्छ भन्न सकिन्न त्यसैले आजको लागि आजै बाँच यो नसोच कि भोलि तिम्रो पालो आउनेछ मेरो विश्वास गर जिया यहाँ पालो कुर्नेहरूको पालो कहिले पनि आउँदैन बस अघि बढ अनि मात्रै कहीँ पुग्न सकिन्छ नत्र त बन्द मुठीमा समातेका बालुवा झैँ जिन्दगी कति बेला चुहिएर सकिन्छ आफैलाई नै थाहा हुँदैन मेमसँग लामो कुराकानीपछि बाहिर कि मलाई फेरि कार्यालय जाने इच्छा नै भएन मनमा यति कोलाहल व्याप्त थियो कि मलाई बाहिर पनि त्यो प्रतिध्वनित भइरहेको महसुस भइरहेको थियो म कहीँ एकान्तमा बसेर सोच्न चाहन्थेँ कुनै निष्कर्षमा पुग्न चाहन्थेँ तर तर त्यो कोलाहलको बिचमा केही सोच्नै सकिरहेकी थिइनँ तथापि त्यो विवाह प्रसङ्ग मलाई यस्तो लागिरहेको थियो कि मानव त्यो मेरो मृत्युको जीवनको होइन प्रश्न थियो सधैँ रातिको सिफ्ट पत्रिकाको पहिलो प्रिन्ट निस्किएपछि मात्र घर जाने म आज रातिको सिफ्टको जिम्मा विनित्र जीवनाथ सरलाई छोडेर आखिर म घरभित्र पसेँ मानिर जानु पढिरहेका थिए मिता घरमा थिइनँ मेरो अप्रसन्न अनुहार देखेर मानिर जानुले म मा सधैँभन्दा चाँडो घर फर्केकोमा खुसी व्यक्त गर्न सकेनन् मानि मेरो अगाडि आएर उभिए मिता मिता के सधैँ यस्तै ढिलो घर आउँछे मैले सोधेँ मानि एकै क्षण हिचकिचाए तर फेरि बिस्तारै टाउको हल्लाएर सहमति जनाइदिए तैँले भन्नु पर्दैन मलाई म यहाँ सबै ठिक छ भनेर ढुक्क भइरहेँ तर यहाँ भने कमसेकम त त भन्न सक्थिस् नि यहाँ के भइरहेको छ भनेर म आक्रोशित हुँदै कराएँ मालीले मानीले डराइ डराई मेरो हात समातेर मलाई तान्दै सोफामा लगेर बसाई दौडेर गएर पानीको ग्लास ल्याएर मलाई थमाई अनि मेरो अगाडि घुँडा टेकेर बस्दै सानो स्वरमा भने दे मैले आजसम्म तेरो यो रूप कहिले देखेकी छैन त्यसैले म अनुमान गर्न सक्छु कि केही नराम्रो धेरै नै नराम्रो भएको हुनुपर्छ आइएम सरी दि कि हामीहरूमध्ये कसैको कारणले तँलाई यति दुखी यति आक्रोशित बनायो तर जहाँसम्म मिताको बारेमा तँलाई नभनेको कुरा छ मलाई माफ गर तर मनिषाले अस्पतालमा तँलाई दिएको जवाफपछि म चाहन्न चाहन्नथेँ कि त मिताबाट पनि त्यस्तै केही सुन मानी मेरो स्वर थरथरायो त्यो फुच्चीको कोमल स्वर र न्यानो स्पर्शले थाहा छैन मेरो सारा आक्रोश कहाँ गयो म आफ्नो व्यवहारमाथि लज्जित पनि भएँ तर तर तैँले कसरी कसले भन्यो तँलाई मनिषा र मेरो कुराको बारेमा मेरो स्वरमा लज्जाभन्दा अविश्वास बढी थियो त्यसबेला भिनाजुले घरमा पनि फोन गर्नुभएको थियो त्यो दिन त्यसैले हेमा आन्टी र म तेरो पछि पछि नै अस्पताल पुगेका थियौँ मित्र यसैले पस्न सकेनौ कि उसको स्वर अवरुद्ध भयो अनुहारमा गहिरो अवसाद र पीडाको भाव पोतियो उसले सकभर आँसु रोक्ने कोसिस गर्दै भनी मनिषाले आफूलाई मात्र होइन हामी सबैलाई यसरी नङ्ग्याइदिए कि तेरो त के अरू कसैको सामु पर्न पनि लाज लाग्यो त्यसैले मानी उसको स्वरको आत्मग्लानीले मेरो मुटु यसरी हल्लायो कि मेरो आँखामा आँसु आयो मैले दरोसँग उसको हात समातेँ त किन माफी माग्छेस् किन सरी फिल गर्छेस् यसमा तेरो के दोष विधाताले तँलाई हामीहरू जस्ता कृतज्ञ स्वार्थीहरूको दिदी बनायो यसमा तेरो के दोष त किन गर्दै नगरेको आरोपको सजाय स्वरूप हाम्रो जिम्मेवारीको बोझले थिचिरहन्छेस् जबकि बदलामा कसैले तेरो कदरसम्म गर्दैन भने उसले उल्टै मसँग प्रश्न सोधी मैले बदलाको अपेक्षा राखेर तिमीहरूलाई कि होइन यो त निस्वार्थ माया हो मेरो तिमीहरू प्रतिको कर्तव्य हो मेरो कृष्णकान्तका सन्तानहरूमा केवल तैमा मात्र किन छ यो कर्तव्यबोधको भावना जबकि अरूमा त सायद भावना नै छैन किन तमा छैन मैले मुस्कुराउँदै उसलाई सोधेँ के छ भनौँ भएर पनि त के नै गर्न सकेकी छु र मैले उसको आँखामा फेरि आँसु आउन तत्पर भयो मैले तानेर उसले आफ्नो छातीमा टाँसेर कोमल स्वरमा भने जसको स्पर्श भरले मेरो जलिरहेको मुटुमा यति शीतलता ल्याइदिएको छ उसले अरू के गर्नुपर्छ र उसले कसेर मलाई अँगाली म उसको टाउको चुम्दै रोहिरहेँ त्यो रात पनि मिता निकै ढिलो घर फर्की तर मैले उसलाई केही भनिनँ भोलिपल्ट म अलि शान्त मन लिएर कार्यालय पुगेँ आधा दिनसम्म म काममै व्यस्त भएँ लन्चपछि अनुमति माग्दै अतुल मेरो क्याबिनमा पस्यो त्यो थप्पडको घटनापछि यो पहिलो पटक थियो जब अतुल मेरो सामुन्ने मेरो क्याबिनमा थियो निकै बेर ऊ हिचकिचाइरह्यो अन्तमा मेरो प्रोत्साहन पाएर उसले हिम्मत गर्दै भन्यो म म यस लायक त छैन कि तपाईँको सामु परौँ तपाईँसँग गरेका दुर्व्यवहारप्रति ढिलै सही माफी मागौँ मैले बोल्न खोजेको देखेर उसले पुनः मलाई रोक्न खोज्दै हतारिएर भन्यो आज हिम्मत जुटाएको छु भोलि थाहा छैन के हुन्छ त्यसैले आज मलाई भन्न दिनुहोस् प्लिज उसले हात जोडिदियो मलाई तीव्र असुविधाको अनुभव भयो तर म केही बोलिनँ उसले टाउको उठाएर मलाई हेर्ने कोसिस गर्दै भन्यो जिया हुन त म आज पनि आफ्नै स्वार्थको अधीनमा यहाँ आएको हुँ तर यो सत्य हो कि त्यो रात तपाईँ र दिदीको कुरा सुनेपछि मैले आफूलाई यति सानो यति तुच्छ अनुभव गरेँ कि म तपाईँको सामु पर्न सकिनँ आफ्नो त्यत्रो भयङ्कर गल्तीले समेत मलाई लज्जित गराउन सकेन मलाई जसको कारण नै सायद दादाको ज्यान गयो तर जब त्यो रातमा आफ्नो कुकृतिको जिम्मेवार तपाईँलाई ठहर्याउँदै दिदी कहाँ चुक्ले लगाउन पुगेँ अलिकति ठक्कर त दिदीको थप्पडले लगाएको थियो तर आँखा त्यसबेला मात्र खुल्यो जब मैले तपाईँले दिदीसँग गरेको कुरा सुनेँ अतुल अतुल प्लिज अब यो सब कुराको केही मतलब छैन जे पनि राम्रो नराम्रो बित्यो त्यो बितिसक्यो अब त्यसलाई सम्झेर दोहोऱ्याएर के फाइदा मैले असहज हुँदै भने छ छ फाइदा तपाईँको लागि होइन अपितु मेरो लागि यो सब दोहोऱ्याउन जरुरी छ किनकि जबसम्म म आफ्नो गल्तीहरूको माफी तपाईँसँग माग्दिनँ तबसम्म तर अतुल मैले त उहिले माफ गरिसकेँ तिमीलाई इनफ्याक्ट मैले त ती सारा चिजहरू बिर्सिदिइसकेँ जुन तर म कसरी बिर्सन सक्छु जसलाई म निकाल्ने कोसिस गरिरहेथेँ अर्थबाट दादा दिदीको सामिप्यबाट उसैले मलाई आश्रय दिलाएको थियो त्यो घर अनि दिदी दादाको जीवनमा पनि त्यो रात बल्ल मेरो आँखा खोल्यो बल्ल मैले जाने कि किन जियाकान्त त्यति प्रिय थिए उहाँहरूको लागि म कहिले बिर्सन सक्दिनँ जिया यी डेढ दुई वर्षभित्र जति पनि अप्रिय घटनाहरू भए ती सबको जिम्मेवार म थिएँ यो सम्झेर त म निदाउन पनि सक्दिनँ कि कि आमा समान कि मेरो दिदीको सिन्दुर पुसिनुको कारण पनि म थिएँ म जसले उहाँहरूलाई साथ र खुसी दिन त परै जाओस् उहाँहरूको जिउने सहारा पनि खुसी दिए अतुल प्लिज उसको आँसु देखेर मैले विचलित हुँदै उसलाई रोक्न खोजेँ तर ऊ सुन्दै नसुनी बडबडाइरह्यो जसको म जस्तो भाइ हुन्छ उसको अरू शत्रु किन हुनु पर्यो आफ्नो अहम र घमण्डको अगाडि मैले यो पनि देख्न सकिनँ कि जहाँ म आफ्नो स्वार्थको डढेलो लगाउन जाँदै थिएँ त्यो मेरो आफ्नै दिदीको घर संसार थियो धिकार छ मलाई अतुल एकपटक बुबाले म सानै हुँदा भन्नुभएको थियो यसको कदम अशुभ छ किनकि यसको जन्मले यसकै आमालाई मृत्यु दिएको थियो थाहा छैन बुबाले त्यसबेला ख्यालख्याल भन्नुभएको थियो या साँच्चै भन्नुभएको थियो तर अहिले आएर बुबाको त्यो भनाइ सत्य साबित भएको छ मेरो अशुभ कदमले मेरो दिदीको जिन्दगी तहस नहस बनाइदिएको छ योभन्दा व्यस्त यो पटक दिदीले बोलाउँदा पनि सधैँ जस्तै म यहाँ नआएको भए हुन्थ्यो उसको स्वर अवरुद्ध भयो ऊ अगाडि बोल्न सकेन मैले ग्लासमा पानी ल्याएर उसलाई दिँदै कोमल स्वरमा भने अतुल गल्तीले नै मानिसलाई सही हुन सिकाउँछ दुनियाँमा दुनियाँमा तिमी नै एक्लो होइनौ गल्ती गर्ने यहाँ गल्ती सबैसँग हुन्छ तर आफ्नो गल्ती मानेर त्यो गल्तीसँग अर्को गल्ती नगर्ने प्रेरणा लिने मान्छे नै साँचो अर्थमा माफीको हकदार हुन्छ जे बित्यो त्यो जति नै नराम्रो भए पनि अब त्यो बितिसक्यो अब तिमीले त्यसको जिम्मेवार आफूलाई मानेर आफूलाई धिक्कारेर त्यसलाई राम्रो र सही बनाएर फर्काउन सक्दैनौ अब त तिमी यही कोसिस मात्र गर्न सक्छौ कि तिमीबाट फेरि त्यस्तो गल्ती नहोस् जसको परिणाम तिमी आफूलाई माफ गर्न नसक म गएर आफ्नो कुर्सीमा बसेँ अनि टेबलमाथि भएको उसको हात समातेर उस्तै कोमल स्वरमा भने अतुल मलाई थाहा छ तिम्रो र दिदीको बिचको चिसोपना अझै घट्न सकेको छैन त्यसैले पनि तिमीलाई आफ्नो गल्ती झन्झन ठुलो महसुस भएको तर फेरि यही सम्बन्धको परिभाषा हो जसरी सियोको पालबाट गाँठो परेको धागो छिर्दैन त्यसै गरी एकपटक टुटेको सम्बन्ध फेरि जोडिए पनि यसको गाँठोले यसलाई मनभित्र छिर्न दिँदैन यस्तै हुन्छ मन ठुलोमा यति ठुलो कि यसमा सारा सृष्टि अटाउन सक्छ अनि सानोमा यति सानो कि जिन्दगीमा भएको मान्छे अटाउँदैन अनि यस्तै हुन्छ सम्बन्ध जुन जोडिरह्यो भने प्रेरणा बन्न सक्छ तर टुट्यो भने याद पनि बन्न सक्दैन कहिलेकाहीँ त्यसैले त कति मानिस जोडिरहने कोसिसमा खुसी हुन बिर्सिदिन्छन् यहाँसम्म कि आफू जिउन बिर्सिदिन्छन् अनि यो सारा संसार बिर्सिएर पनि जोडिरहने कोसिसको कदर भयो भने नै सम्बन्ध प्रेरणादायक बन्न सक्छ नत्र म अप्ठ्यारो मानेर चुप लागेँ किनकि अतुल अश्रुपूरित आँखाले एकपटक मलाई हेरिरहेको थियो मैले बिस्तारै उसको हात छोडिदिएँ जब जब म तिमी तपाईँलाई देख्छु तब तब मलाई अनुभव हुन्छ कि कत्रो ठुलो सर्वनाश गरेको छु मैले आफ्नो उसले आँसुमा डुबेको स्वरमा भन्यो तर फेरि लाग्छ जे भयो ठिकै भयो किनकि म जस्तो हेर्दैहीन स्वार्थी र कृत र तपाईँको के मेल मेरो तकदिरमा यदि जिया लेखिएकै भए पनि म यति खराब किन हुन्थेन र दादा र दिदीले आफ्नो कल्पनामै सही मलाई तपाईँसँग जोड्नुभयो मेरो अहोभाग्य अतुल मेरो स्वर थरथरायो उसले आँसु पुस्यो अनि के हिचकिचाउँदै भन्यो जियाको लायक त म न कहिल्यै थिएँ न कहिल्यै हुनेछु तर ऊ एकै क्षण अडियो अनि फेरि बिस्तारै भन्यो तर अब म कोसिस यहीँ गर्नेछु कि म मेघनाको साथको लायक बन्न सकौँ तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्स अनि डब्लु डब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी लगइन गरेर संसारको जुनसुकै ठाउँमा रहेर पनि यति बेला तपाईँ कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ र कार्यक्रम स्पर्शमा विगत केही श्रृङ्खला यता साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज तपाईँ पन्ध्रौँ श्रृङ्खलाको वाचन सुनिरहनु भएको छ अर्थको वाचन हामीले गरिरहँदा अर्थका हरेक श्रृङ्खला जसोमा हरेक नयाँ कथावस्तुहरू प्रवेश गरिरहेका छन् अनि कथा अझै रोचक बन्दै गएको छ तपाईँले यसअघिका श्रृङ्खलाहरू सुन्नु भएको छैन अथवा कार्यक्रम स्पर्शका जुनसुकै श्रृङ्खलाहरू पनि सुन्न चाहनुहुन्छ भने हाम्रो फेसबुक पेज स्पर्श सर्च गर्न सक्नुहुनेछ अनि स्पर्श फेसबुक पेजमा हामीले राखेका लिङ्कहरूमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी तपाईँले नेपाली अडियो बुक एन्ड्रोइड एप्लिकेसनभित्र पनि कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू पाउन सक्नुहुनेछ आदरणीय श्रोताहरू हामी कार्यक्रम स्पर्शमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहँदाखेरि तपाईँहरूले अर्थ सुनिरहँदा अर्थ कस्तो उपन्यास हो अर्थमा तपाईँहरूका लागेका जिज्ञासाहरू अथवा अर्थप्रति कुनै विचारहरू भए कृपया हाम्रो फेसबुक पेज स्पर्शमा म्यासेज छोड्न सक्नुहुनेछ हामी ती म्यासेजहरूलाई पनि कुनै कार्यक्रमका श्रृङ्खलामा अवश्य जोड्नेछौँ अतुल मैले आश्चर्यपूर्ण स्वरमा भने के भन्दैछौ तिमी मेघनाले भर्खरै मात्र अर्थ च्यानलमा काम गर्न सुरु गरेकी थिए उसको सौम्य व्यक्तित्वसँग म एकदमै प्रभावित थिएँ तथापि उसका ती उदास खाली खाली आँखाहरूले सधैँ विचलित बनाउँथ्यो मलाई उसलाई देखेर सधैँ मेरो मनले प्रश्न गर्थ्यो कि कसरी काट्छ उसले आफ्नो बाँकी जिन्दगी साथी नै नहुनु र साथी भएर साथ छुट्नुको अन्तर मलाई थाहा थियो त्यसैले म बुझ्दथेँ कि मुखले जे भने पनि केवल यादको सहारामा पहाड जस्तो बेकर जीवन बिताउनु चान्चुने कुरा थिएन म सधैँ चाहन्थेँ कि म मेघनाको आँखाको त्यो उदासी पुसेर त्यसमा जीवन र खुसी भरिदिउँ तर कसरी यही मैले सोच्न सकेकी थिइनँ तर अहिले अतुलले जे भन्यो त्यो सुनेर त मानव मेरो दिमागमा बिजुली चम्कियो के नराम्रो थियो यसमा बरु यदि यस्तो हुन सक्यो भने त दुईवटा जिन्दगीको अधुरोपन मेटिन्थ्यो अदिति म्यामले मेघना जस्तै समझदार साथीको साथ भेटाउनु हुनेछ अनि मेघनाले अतुलको साथ म्यामको ममतापूर्ण अगालो र एउटा सुरक्षित भविष्य भेटाउन सक्नेछ जिया जिया कान्त अतुल भनिरहेको थियो तपाईँ मद्दत गर्नुहुन्छ नि मेरो म मैले उसको कुरै नसुनिकन भने अतुल तिमी जे भनिरहेका छौ त्यसको मतलब त बुझेका छौ मेघनालाई अपनाउनु भनेको केवल मेघनालाई अपनाउनु होइन विश्वराजकी विधवा वेदराजकी बुहारी र विनितको भाउजूलाई अपनाउनु हो जबकि कति मानिसहरू यी उपमा बिना कि एउटी कुमारी केटीसँग विवाह गरेर निभाउन सक्दैनन् अतुल यस्तो नाजुक सम्बन्धमा बाँधिनलाई त असीमित धैर्य र समझदारी चाहिन्छ कहाँ तिमी कहीँ उसमाथि दया जागेर सहयोग गर्ने भावनाको अधीन त यो निर्णय गरिरहेका छैनौ तिमी कहीँ तिमी जिया उसले हात उठाएर मेरो कुरा काट्दै भन्यो म तपाईँको कुरा काट्दैछु माफी चाहन्छु तर तर यो निर्णय मैले कुनै सहयोग दया या पश्चातापको भावनाको अधीनमा परेर गरेको होइन म साँच्चै मन पराउँछु उसलाई सम्मान गर्छु उसको त्यसैले सिधा उसलाई नभनेर म आफ्नो भावना पोख्न तपाईँ समक्ष आएको छु म उसँग विवाह गरेर उसमाथि होइन आफूमाथि उपकार गर्नेछु किनकि मेघना जस्तो जीवनसाथी अर्को मैले कोही पाउने छैन यो मलाई विश्वास छ र यो कुरा उसको सम्बन्धहरूको बस यति भन्न चाहन्छु कि विश्वराज र विश्वराजसँग जोडिएका हरेक सम्बन्धहरू मेकनाको पास्ट र याद हो जसलाई न म फेर्न या मेट्न सक्छु न म चाहन्छु कि यो मेटियोस् या फेरियोस् बस उसको वर्तमान बन्न चाहन्छु जहाँ भविष्यका थुप्रै जीवन्त पलहरू समेटिएको हुनेछ जिया साँच्चै भनेको म उसलाई साथ दिन चाहन्छु किनकि सहाराको आवश्यकता त उसलाई होइन मलाई छ जो यति कमजोर छ कि आफ्नै आमा जस्तै दिदीको अगाडि विश्वासका साथ उभिएर यो भन्न पनि सक्दैन कि दिदी मलाई क्षमा गरिदिए अतुल यसपटक मेरो पनि मन भरियो मैले ध्यानपूर्वक उसलाई हेरेँ साँच्चै कति फेरिएको थियो ऊ ऊ सिधा मेरो आँखामा हेरिरहेको थियो उसको आँखामा आँसु त थियो तथापि त्यहाँ दृढताको कुनै कमी थिएन मलाई थाहा छ म यो कुरा गर्न दिदी कहाँ गएँ भने उहाँले मान्न त परिजाओस् मेरो कुरा समेत सुन्न चाहनुहुने छैन तर यदि तपाईँले गएर भन्नुभयो भने उहाँलाई राजी गराउनु भयो भने मलाई विश्वास छ कि उहाँले बेद्रास सर र मेघनालाई मनाउन सक्नुहुनेछ जिया त्यो रात तपाईँले दिदीलाई सम्झाउनाले मैले टेकेर उभिने जमिन भेटाएको छु अनि आज यदि तपाईँले दिदीलाई मनाइदिनु भयो भने मैले जिन्दगी भेटाउने छु सही दिशा भेटाउने छु र बाँच्नुको अर्थ भेटाउने छु प्लिज जिया आज यति गरिदिनुहोस् म आजीवन तपाईँको ऋणी बन्नेछु आभारी त म यसै पनि छँदैछु तपाईँको प्लिज उसले हात जोड्यो मैले उसको जोडिएको हात थामेर दृढतापूर्वक स्वरमा भने अतुल जीवनमा सायद पहिलोपटक तिमीले सही निर्णय गरेका छौ अनि विश्वास गर तिम्रो निर्णय निस्वार्थ र दृढ हो भने म मनले तिम्रो साथ दिमा म मनले तिम्रो साथ दिनेछु तिमी चिन्ता नगर तिम्रो यो प्रस्ताव दिदीले त मान्नु नै हुनेछ मेघना र बेद्रा सरलाई पनि मान्न कर लाग्नेछ तर कसरी उसले उत्सुक हुँदै सोध्यो त्यो सब छोड मैले भने नि मेघना र तिम्रो विवाह गराउने जिम्मेवारी मेरो अब भएन ऊ केही नबोले कृतज्ञपूर्वक मलाई हेरिरह्यो मैले जीवनमा कहिले सोचिनँ कि कुनै दिन म पनि विवाह गर्नेछु अनि आफ्नो जिन्दगीमा अरू कसैलाई सामेल गराउनेछु साँच्चै भन्ने हो भने मेरो जीवनको जति पलमा जैन थियो त्यही पलहरू नै यस्ता थिए सायद जब मैले आफूलाई स्वास्नी मान्छे सोचेको थिएँ र कल्पना गरेको थिएँ कि भविष्यमा कुनै दिन जयनकी दुलही भनेर उसको सफा सुग्घर शान्त र सम्पन्न घरमा भित्र नै छु उसकी आमाको विरोधको बावजुद तर तर जबदेखि म जयनसँग अलग भए थिएँ तबदेखि नै मेरो आँखाबाट ती सपनाहरू पुछिएका थिए बाको मृत्युपछि त मैले आफूलाई स्वास्नी मान्छे नै महसुस गरिनँ कहिल्यै त्यसैले नै कहिले कुनै पुरुषले मलाई आकर्षित गर्न सकेनन् तथापि म पन्ध्र वर्षको उमेरदेखि नै पुरुषहरूकै बिचमा काम गरिरहेथेँ पुरुषहरू मसित आकर्षित नभएका पनि होइनन् तर मेरो चिसो व्यवहार र व्यवस्था देखेर कसैले मेरो नजिक हुने हिम्मत गर्न सकेनन् म विवाहको सपना त देख्थेँ सधैँ तर मिता मनिषा मानेर जानुको आफ्नो होइन झनासीको विवाह जैनसँग भएदेखि त मैले आफ्नो जिन्दगीमा अरू कसैको प्रवेशमा निषेध नै लगाएको थिएँ तर अब लागिरहेको थियो कि मेरो लागि न सही अतुल र मेघनाको लागि नै सही मैले बेदराज शर्माको प्रस्ताव स्वीकार्न जरुरी थियो अरू बेला भए म यो निर्णय गर्नभन्दा पहिले हजार पटक सोच्ने थिएँ तर आज म आफ्नै बहिनीहरूको व्यवहारले यति क्षुब्ध थिएँ कि मलाई लागिरहेको थियो कि कुनै बिरानोको विश्वास गरेर किन नहेरौँ फेरि विनितमाथि खराबी नै के थियो सुन्दर थियो सम्पन्न नसही तर सभ्रान्त र सुशिक्षित थियो दृढ चरित्रको थियो योभन्दा बढी अरू के चाहन सक्छ एउटा स्वास्नी मान्छेले आफ्नो जीवनसाथीमा आफूलाई सान्त्वना दिन मैले जे सोचेँ जे सोचे पनि मेरो मनले यही भनिरह्यो कि विनित लाख गुणवान सही तर ऊ जयन्त थिएन तर्क वितर्क गर्दै आफ्नो मन र आफूलाई सम्झाउने कोसिस गर्दै म निकै ढिलो घर पुगेँ मिता घरमा थिए र सायद सुतिसकेकी थिए मैले मानिलाई उसलाई बोलाएर ल्याउन भने निकै बेरपछि अनुहारमा अप्रिय भाव लिएर मिता त्यहाँ आई अनि हाई गर्दै भने दिए के हो यति राति भोलिभन्दा पनि त हुन्थ्यो नि अहिले किन मेरो मनमा दन्किरहेको आगोले मानव पेट्रोल भेट्यो मैले अगाडि केही सुनिनँ तटस्थ स्वरमा भने भोलि तँलाई हेर्न केटाहरू आउँदैछन् घरबाट ननिस्कनु कहीँ ब्युटी पार्लर सालर जाने हो भने अलि चाँडै मानिलाई लिएर जानु म पनि भोलि घरमै हुन्छु मलाई हेर्न उसले तीव्र स्वरमा भने किन बाहिर निस्कन हिँडे कि मैले उतिर हेरेर कठोर स्वरमा भने केटाहरू किन हेर्न आउँछन् केटीलाई विवाह गर्न अरू किन नि अब विवाह मेरो कसले भन्यो तँलाई म विवाह गर्छु भनेर ऊ च्याट्ठी किन तिमीहरूको बारेमा निर्णय गर्न आजसम्म कसलाई सोध्ने थिएँ र आज सोध्नुपर्छ आजसम्म जसरी तिमीहरूको निर्णय मैले गरेँ त्यसरी नै जबसम्म तेरो विवाह भएर त यो घरबाट बिदा हुन्नस् तबसम्म तेरो हरेक निर्णय म नै गर्नेछु मैले दृढ स्वरमा भने तर म विवाह गर्न चाहन्न अहिले अहिले त मेरो पढाइ पनि सकिएको छैन म तेरो चाहनु र नचाहनुले के हुन्छ फेरि पढाइ त बिहेपछि पनि पुरा गर्न सकिन्छ म पहिले पढाइ फेरि म सजधज गरेर मान्छेहरूको अगाडि बसेर उनीहरूले मन पराइदिउन् भन्ने कामना गर्न सक्दिनँ म यसरी बिहे गर्नै चाहन्न त जबरजस्ती नगर उसले उपेक्षापूर्वक भने मैले भने नि यति बेला त के चाहन्छुस् र के चाहन्नस् मलाई त्योसँग कुनै सरोकार छैन बस म यही चाहन्छु त भोलि घरबाट बाहिर नजा अनि त मेरो कुरा किन सुन्दिनस् म बिहे गर्दिनँ उसले तीव्र स्वरमा भने अनि त मेरो कुरा किन बुझ्दिनस् कि म हर हालतमा अहिले यहाँ दुई तिन महिनाभित्र तेरो विवाह गराएरै छोड्छु मैले शान्त र दृढ स्वरमा भने त को होस् मेरो जीवनको यति ठुलो निर्णय आफ्नो मर्जीले गर्ने ऊ उग्र स्वरमा कराई तेरो दिदी मेरो स्वर अझै शान्त थियो दिदी नै त होस् आमा बाबु त होइनस् नि उसको तिरस्कारपूर्ण स्वर मानव चट्याङ बनेर मेरो हृदयमा खस्यो मैले सहन गर्नै सकिनँ प्रतिक्रिया स्वरूप मेरो हात उठ्यो यो पहिलो थप्पड थियो जुन कि मैले कहिल्यै चाहिन मेरा सन्तानहरू सरहका बहिनीहरूले सहनु परोस् लाज लागेन तँलाई योभन्दा कति वर्षकै थिएस् न तेरो बाबु मर्दा कत्री थिएस् आमा बौलाउँदा कत्री थिएस् पहिलोपटक झोला बोकेर स्कुल जाँदा त्यति सानी पनि त थिइनस् कि तँलाई केही याद नै नहोस् अन्तर नै कति छ तेरो र मेरो उमेरमा त्यसबेला किन सोचिनस् कि त मेरो आमा बाबु थिइनँ फेरि किन जरुरी थियो मलाई तिमीहरूको जिम्मेवारी उठाउन दिए गर्भवती स्वास्नी र तिमीहरू जस्ता कृतज्ञ सन्तानको विभारा एउटी अबोधमाथि थोपरेर चिरनिन्द्रा निधाएका कृष्णकान्तलाई पनि थाहा थिएन सायद कि उनको रगतमा यति धेरै स्वार्थ मिसिएको छ नत्र सायद उनी त्यसरी निश्चिन्त भएर मर्न पनि सक्थेनन् मैले आँसु पुसेँ माने भित्तामा अडेस लागेर रोइरहेकी थिएँ मिता टाउको झुकाएर उभिएकी थिएँ मैले उसलाई लक्ष्य गर्दै फेरि भने आज आएर तँलाई अनुभव भयो कि म तेरो दिदी मात्र हुँ त्यस बेला किन भएन जब म तिमीहरूको निम्ति आफ्नो भोक निन्द्रा मारेर खटिरहेथे दिदी यसपटक उसको स्वर थरथरायो या फेरि मेरो इच्छाअनुसार चल त मेरो बाबुआमा नसही तर मिता जति मैले तिमीहरूको भविष्य बनाउन सङ्घर्ष गरेको छु जति प्रार्थना गरेको छु त्योभन्दा धेरै कुनै बाबुआमाले पनि गर्न सक्दैनन् सायद अनि एउटा अर्को सत्य त आज जानिराख मिता कि म तिमीहरूको नजरमा जे भए पनि तिमीहरूलाई सधैँ मैले आफ्नो सन्तान नै माने यदि बहिनी मात्र कि भए आज हाम्रो जिन्दगीको स्वरूप यो हुने थिएन सायद म त्यहाँबाट निस्केर आफ्नो कोठामा लागेँ म डाको छोडेर रुन चाहन्थेँ तर म सँगसँगै भित्र पसेकी मानेलाई देखेर म रुन पनि सकिनँ ऊ सायद मसँग कुरा गर्न चाहन्थे तर मेरो कसैसँग बोल्ने इच्छा थिएन त्यसले म मुख ढाकेर सुतिरहेँ माने निकै बेर त्यहाँ उभिएर बाहिर निस्की त्यो सिँगै रातमा चुपचाप रहिरहेँ परिणाम भोलिपल्ट मेरा आँखाहरू सुनिएका थिए बिहान मेरो अनुहार देख्ने बित्तिकै मानीको आँखामा आँसु टिल्पिलायो तर म देखेको नदेखे गरिरहेँ नुहाई धुवाई गरेर चिया पिएर म नेपाल सर्कोमा गएँ अतुलको कुरा सुरु गर्ने बित्तिकै म्याम यसरी भड्किनु भयो कि मलाई उहाँलाई सम्झाउन धौधौ पर्यो उहाँ त अतुलको बारेमा केही सुन्नै चाहनुहुन्थेन निकै ठुलो कोसिसपछि मैले उहाँलाई कुरा सुन्न राजी गरेँ साथै विनिससँग बिहे गर्ने मन्जुरी यो शर्तमा साथ दिएँ कि मेरोभन्दा पहिले अतुल र मेघनाको विवाह हुनुपर्नेछ म्याम कराइरहनुभयो रिसाइरहनुभयो तर म आफ्नो निर्णयबाट डेक चलिनँ अन्त्यमा उहाँले बेदराज शर्मासँग सल्लाह गर्ने निर्णयका साथ कुरा टुङ्ग्याउनु भयो मैले ढुक्कका श्वास फेरेँ आदरणीय श्रोताहरू यतिन्जेलसम्म तपाईँहरूले सुन्नु भएको वाचन साहित्यकार सानु शर्माको उपन्यास अर्थको पन्ध्रौं श्रृङ्खलाको वाचन थियो बाँकी अंशको वाचन आगामी श्रृङ्खलाहरूमा जोड्दै जानेछौँ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गरी गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ जसको लागि मलाई तपाईँले फेसबुकमा पर्वत चिमरिया सर्च गरेर तपाईँले मेसेज छोड्न सक्नुहुनेछ त्यसै गरी तपाईँले जिमेल गरेर अथवा मेल गरेर पठाउन सक्ने सामग्रीहरू छन् भने कार्यक्रम स्पर्शको Gmail ID PC dot Sparsh at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुनेछ आजको यस विषयबाट हामीले पनि विदा मागेर जाने बेला भइसकेको छ यतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनुहुने कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत पर्वत स्पर्श पनि विदा माग्छु रेडिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्री